रेडियो भिजन एकानब्बे दशमलव छ मेगार्समा भिजन भेट लिएर आज पनि म मदन भण्डारी उपस्थित भइसकेको छु आज पनि प्रविधि संयोजनमा कविता श्रेष्ठजी हुनुहुन्छ भिजन भेटमा हामी हरेक मङ्गलबार नौ बजेको समाचार पश्चात दस बजीसम्म एकजना विशेष पाहुनासँग कुराकानी गर्ने गर्दछौँ कार्यक्रमको प्रतीक्षामा रहनुहुने तपाईँ सम्पूर्ण प्रिय मनहरूलाई हार्दिक स्वागत हार्दिक नमस्कार आजको भिजन भेटमा मसँग कला तथा साहित्यसँग जोडिनुभएका एकजना व्यक्ति हुनुहुन्छ हामी कार्यक्रममा कला तथा साहित्यसँग जोडिनुभएका एकजना पाहुनासँग कुराकानी गर्नेछौँ आजको यो व्यवसायमा मसँग बिर्तामोड झापाका जोसिला युवा गजलकार रहस्य विक्रम सिमरियाजी हुनुहुन्छ उहाँसँगको भलाकुसारी आजको यो कार्यक्रममा रहनेछ रेडियो भिजनमा भिजन भेट हामीलाई सुन्दै रहनुहोला म भने उहाँसँगकै कुराकानी तपाईँहरू समक्ष जोड्न चाहन्छु रसिजी कार्यक्रम भिजन भेटमा तपाईँलाई स्वागत छ धन्यवाद मदनजी सन्चै हुनुहुन्छ सन्चै छु हजुर परदेश हुनुहुन्थ्यो है तपाईँ हजुर कुन देश जानुभएको थियो म युए गएको थिएँ कति भयो आउनुभएको म आएको डेढ महिना जति भयो दुई महिनाको छुट्टीमा आएको छु के फेरि फर्कनुहुन्छ फर्कँदैछु अब आज कार्यक्रममा तपाईँको गजलको आनन्द हामी सुन्नको लागि तपाईँको गजलको आनन्द लिनको लागि हामी आतुर छौँ श्रोताहरू पनि पर्खिरहनु भएको छ गजलबाटै कुराकानीलाई अगाडि बढौँ गजल सुनौँ हुन्छ म एउटा गजल सुनाउँछु आमाले भन्नुभएको त बेठिक रहेछ आमाले भन्नुभएको त बेठिक रहेछ चोकको मूर्ति मेरै बाको शालिक रहेछ चोकको मूर्ति मेरै बाको शालिक रहेछ आमाले भन्नुभएको त बेठिक रहेछ भगवान खोज्दै हामी किन टाढा जान्छौँ आमा भगवान खोज्दै हामी किन टाढा जान्छौँ आमा भगवान खोज्दै हामी किन टाढा जान्छौँ आमा तीर्थस्थल हाम्रै घरको नजिक रहेछ तीर्थस्थल हाम्रै घरको नजिक रहेछ चोकको मूर्ति मेरै बाको शालिक रहेछ बगाएर लग्यो ढुङ्गा मुटुमाथिको बगाएर लग्यो ढुङ्गा मुटुमाथिको बगाएर लग्यो ढुङ्गा मुटुमाथिको आँसुको दिन जीवनमा अधिक रहेछ आँसुको दिन जीवनमा अधिक रहेछ चोकको मूर्ति मेरै बाको शालिक रहेछ बचेरालाई खुवाई चरो भोकै सुत्यो बचेरालाई खुवाई चरो भोकै सुत्यो बचेरालाई खुवाई चरो भोकै सुत्यो सायद म जस्तै ऊ पनि श्रमिक रहेछ सायद म जस्तै ऊ पनि श्रमिक रहेछ चोकको मूर्ति मेरै बाको शालिक रहेछ हिजो मलाई दोसल्ला उडाइदिने आज गजलको अन्तिम शेरमा छु हिजो मलाई दोसल्ला उडाइदिने आज हिजो मलाई दोसल्ला उडाइदिने आज ढुङ्गा हान्नेहरूको भिडमा सरिक रहेछ ढुङ्गा हान्नेहरूको भिडमा सरिक रहेछ आमाले भन्नुभएको त बेठिक रहेछ चोकको मूर्ति मेरै बाको शालिक रहेछ धन्यवाद आमाले भन्नुभएको त बेठिक रहेछ चोकको मूर्ति मेरै बाको शालिक रहेछ अनि चसक्क बनाउने गजल बडो मिठो गजल लेख्नुहुन्छ रहस्यजी कहिले फर्कने योजना बनाउँदै हुनुहुन्छ रहस्यजी म अब नोभेम्बर चौबिस फर्काँदैछु तपाईँ नेपाल आउनुभयो नेपालमा आइसकेपछि घर आइसकेपछि विभिन्न साहित्यिक कार्यक्रमहरूमा आफू पनि सहभागी हुनुभयो विभिन्न ठाउँमा वाचन गर्नको निमित्त पनि जानुभयो आजभन्दा केही वर्ष अगाडि छोडेर गएका गजलहरू छोडेर गएका कार्यक्रमहरू अनि यतिका लामो समयसम्म फेरि परदेशमा बसिसकेपछि आउँदाको यो समय कसरी तुलना गर्नुहुन्छ रसिजी <clears throat> गजल त अब पहिलेदेखि नै जानु विदेश जानुभन्दा अगाडिदेखि नै लेख्थेँ हजुर यहाँ गजलको माहौलमा हिँड्न पनि थालिएको थियो अलिअलि माहौलको कुरा गर्नु खोजेको त्यो बेलाको गजलको त्यतिखेरको माहौल र अहिलेको माहौल त्यतिखेरको भन्दा अलिकति बाक्लिएको हो अहिले गजलको माहौल अलिक बाक्लिएको छ जब म परदेशबाट यता घरदेश फर्किए पछाडि त्यस्तो अनुभव भयो मलाई गजलको केही विकास केही उत्थानका लागि कार्यक्रमहरू भइरहेका रहेछन् अहिले पहिले पहिलेको तुलनामा अहिले अलिक धेरै कार्यक्रमहरू भएको र गजलको पुनरुत्थान र यसको विकासका लागि केही कार्यक्रमहरू अहिले पनि भइरहेको मैले पाएको छु निकै खुसी लाग्यो कार्यक्रमहरूमा म पनि सहभागी भएको थिएँ केही कार्यक्रमहरूमा हजुर हजुर जस राम्रो छ माहौल अहिले राम्रो भइरहेको देखिरहेको छु मैले हामी आजको भिजन भेटमा रहस्य विक्रम सिमरियाजीसँग कुराकानी गरिरहेका छौँ श्रोता बिर्तामोड झापाका युवा गजलकार बडो गजबको गजल लेख्नुहुन्छ त्यो मैले भन्नै पर्दैन उहाँका गजलहरूले आज बोल्नेछन् रहस्यजी गजल सुनौ हुन्छ इस्पातको छ छाती उसको मन फुलको छ इस्पातको छ छाती उसको मन फुलको छ काँडा भिजेको मुटुमा धड्कन फुलको छ काँडा भिजेको मुटुमा धड्कन फुलको छ इस्पातको छ छाती उसको मन फुलको छ त्यसैले तिम्रो महलमा पुतली डुल्दैनन् त्यसैले तिम्रो महलमा पुतली डुल्दैनन् त्यसैले तिम्रो महलमा पुतली डुल्दैनन् मेरो झुप्रो अगाडि आँगन फुलको छ मेरो झुप्रो अगाडि आँगन फुलको छ काँडा भिजेको मुटुमा धड्कन फुलको छ मान्छे नाङ्गो छ हे मान्छे तेरो पृथ्वीमा मान्छे नाङ्गो छ हे मान्छे तेरो पृथ्वीमा मान्छे नाङ्गो छ हे मान्छे तेरो पृथ्वीमा बुखिया चाले लगाएको पहिरन फुलको छ बुखिया चाले लगाएको पहिरन फुलको छ काँडा बिझेको मुटुमा धड्कन फुलको छ मृत्यु मृत्युदण्ड दिँदैछ कसैलाई चोकमा मृत्यु मृत्युदण्ड दिँदैछ कसैलाई चोकमा मृत्यु मृत्युदण्ड दिँदैछ कसैलाई चोकमा वज्रको तरवार छ गर्धन फुलको छ वज्रको तरवार छ गर्धन फुलको छ काँडा बिजेको मुटुमा धड्कन फुलको छ समृद्ध हुनुको पनि रहस्य यही हो गजलको अन्तिम शेर समृद्ध हुनुको पनि रहस्य यही हो समृद्ध हुनुको पनि रहस्य यही हो सृष्टिदेखि प्रकृतिमा शासन फुलको छ सृष्टिदेखि प्रकृतिमा शासन फुलको छ इस्पातको छ छाती उसको मन फुलको छ काँडा भिजेको मुटुमा धड्कन फुलको छ धन्यवाद रस्यजी कति भयो गजल यसरी लेख्न भएको गजल लेख्न थालेको मैले लगभग दस वर्ष जति भयो दस वर्ष भयो गजल भनेर लेख्न थालेको दस वर्ष जति भयो आफैलाई चित्त बुझ्ने खालको अब चाहिँ मैले गजल लेख्न थालेछु भन्ने महसुस चाहिँ मैले लगभग पाँच वर्ष अगाडिदेखि गर्न थालेँ पाँच वर्षदेखि त्यो महसुस तपाईँले गरिरहँदा रहस्यजीलाई हुने पाठकहरूले हामीले रहस्यजीको दमदार दमदार गजलहरूको सङ्ग्रह पढ्न पाउँछौँ होला भन्ने आस्था धेरैले राख्नुभएको होला तपाईँले के योजना बनाउनु भएको छ सङ्ग्रहका लागि अब आफैमा अरू श्रोताहरूले पाठकहरूले गजल राम्रो भनिरहँदा सब सबै राम्रो फिडब्याक आइरहँदा आफूलाई भने अझै अझै अझै पनि म्याच्योर नभएको अझै पनि राम्रो अझै पनि आम पाठकहरूमा जानका लागि अझै पनि गजलहरू राम्रो लेख्न अझै सकि नसकिरहेको मलाई कहिलेकाहीँ आफैलाई भान हुन्छ र अझै परिष्कृत गजलहरू लेखेर अझै राम्रा गजलहरू अलिक अलिक धेरै गजलहरू लेखेर गजल सङ्ग्रह निकाल्ने सोच सोचमा छु हेर्दै जाउँ अब गजल सङ्ग्रह निकाल निकाल्छु होला चार पाँच वर्षभित्रमा चाहिँ निकाल्छु होला <laughs> व्यक्तिगत संयुक्त गजल सङ्ग्रहहरूमा त आएको छन् केही गजल सङ्ग्रह हैसियत गजल सङ्ग्रहमा आएको थियो र हाम्रो झापाली गजल सर्जकहरूको संयुक्त गजल सङ्ग्रह कन्कायका सुस्खेराहरूमा पनि केही गजलहरू आएका थिए संयुक्त सङ्ग्रहहरूमा आइराखेका छन् एकल सङ्ग्रहको तपाईँ भित्रभित्रै तयारी गर्दै हुनुहुन्छ म भित्रभित्रै तयारी रहस्यजीले <laughs> हामीलाई पनि रहस्यमा राखिरहनु भएको छ हामी गजलको आनन्द त लुटिरहेका छौँ गजल नै सुनौँ म अर्को गजल सुनाउँछु कयौँ मौका गुमे एउटा दाउ बचाउने क्रममा कयौँ मौका गुमे एउटा दाउ बचाउने क्रममा म माथि सागर उर्लियो तलाउ बचाउने क्रममा म माथि सागर उर्लियो तलाउ बचाउने क्रममा कयौँ मौका गुमे एउटा दाउ बचाउने क्रममा भुमरीबाट निकालेर किनारमा ल्याइ पुर्यायो भुमरीबाट निकालेर किनारमा ल्याइ पुर्यायो भुमरीबाट निकालेर किनारमा ल्याइ पुर्यायो माझीले यात्री बचाएछ नाउ बचाउने क्रममा माझीले यात्री बचाएछ नाउ बचाउने क्रममा ममाथि सागर उर्लियो तलाउ बचाउने क्रममा स्वस्थहरू बाँच्न सफल भए त्यो दुर्घटनामा स्वस्थहरू बाँच्न सफल भए त्यो दुर्घटनामा स्वस्थहरू बाँच्न सफल भए त्यो दुर्घटनामा घाइते मर्यो आफ्नै घाउ बचाउने क्रममा घाइते मर्यो आफ्नै घाउ बचाउने क्रममा ममाथि सागर उर्लियो तलाउ बचाउने क्रममा जीवनभर छोराको लागि सम्पत्ति कमाएको छ जीवनभर छोराको लागि सम्पत्ति कमाएको छ जीवनभर छोराको लागि सम्पत्ति कमाएको छ छोराले कति खर्च गर्ला बाउ बचाउने क्रममा छोराले कति खर्च गर्ला बाउ बचाउने क्रममा म माथि सागर उर्लियो तलाउ बचाउने क्रममा मेरो बाटोभरि दुश्मनले आगो बिछ्याइदियो मेरो बाटोभरि दुश्मनले आगो बिछ्याइदियो मेरो बाटोभरि दुश्मनले आगो बिछ्याइदियो आज उड्न सक्ने भाछु पाउ बचाउने क्रममा आज उन्न सक्ने भाछु पाउ बचाउने क्रममा कयौँ मौका गुमे एउटा दाउ बचाउने क्रममा म माथि सागर उर्लियो तलाउ बचाउने क्रममा धन्यवाद रहस्यजी गजल विगत दस वर्षदेखि लेख्दै आइरहनु भएको छ गजल बुझेर गजल जस्तै लेख्न थालेको पनि पाँच वर्ष भयो भन्नुभएको छ गजल लेख्दाको अहिलेसम्मको सबैभन्दा ठुलो खुसी सबैभन्दा ठुलो आनन्द दस वर्षको समयमा के रह्यो गजल जुन चाहिँ तपाईँ सम्झिरहनुहुन्छ गजल लेखेर पाएको उपलब्धि त्यस्तो अब कमाउन त तपाईँले धेरै पाठक श्रोता कमाउनु भएको छ धेरै आफ्ना शुभचिन्तकहरू कमाउनु भएको छ साथी सङ्गीहरू बनाउनु भएको छ तर मनमा हुन्छ नि एउटा छ त्यस्तो केही विशेष खास खासमा तपाईँले भन्नुभएको कुराहरू नै हो पाठकहरू श्रोताहरू साथी सङ्गीहरू कमाउनु सबैभन्दा साहित्य विधामा सबैभन्दा ठुलो कुरो यसैलाई मानौँ <laughs> हजुर हजुर यसमा अब यसैबाट जीवनयापन गर्ने कुरो अहिलेसम्म अब नेपालको परिप्रेक्ष्यमा त्यहाँसम्म हामी पुगिसकेका छैनौँ कोही कोही पुग्नु भएको होला तर स त्यस्ता धेरै हामी त्यस्ता सर्जकहरू छौँ जो आफ्नो आत्मशान्तिकै लागि मात्रै अब सृजनाहरू गरिरहेका छौँ अब <laughs> मिलेको खुसी भनेको हामीलाई मिल्ने खुसी भनेको सम्मानहरू जस्तो कार्यक्रमहरू जस्तोले मिल्छ म सम्झिन सम्झिँदाखेरि म उर्लाबारी गजल मञ्चले गरेको मलाई गरेको पहिलो सम्मान म त्यो चाहिँ मलाई म म कहिले बिर्सिन्न त्यो सम्झिन्छु म अहिलेसम्म पहिलो एउटा ठुलो उपलब्धिको रूपमा मैले तपाईँले त्यसलाई मान्नुभएको त्यसलाई मानेको छु पहिलो हो त्यही भएर म सम्झिरहन्छु रसेजी अब हामी तपाईँको एउटा अन्तिम गजल सुन्नेछौँ त्योभन्दा अगाडि तपाईँले अहिलेसम्म यसरी गजलमा आफ्नो कलमलाई चलाइरहँदा कोबाट तपाईँ यसरी प्रभावित हुनुभयो कोबाट तपाईँले गजल लेख्नको लागि हौसला पाउनुभयो सल्लाह सुझाव पाउनुभयो सम्झनै पर्ने नाम छ या तपाईँले आफै स्वत स्फूर्त रूपमा चाहिँ सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमबाट चाहिँ सिक्नुभएको के छ अलिकति जाँदा जाँदा यसबारेमा पनि थोरै बताइदिनुहोस् न गजलको पाँच लगभग पाँच वर्ष अगाडि सामाजिक सञ्जालमा गजलको एकदमै राम्रो माहौल थियो अहिले पनि छ माहौल जस त्यतिखेरको माहौल अझै राम्रो थियो जस्तो त्यतिखेर मलाई महसुस हुन्छ त्यतिखेर लगभग म त्यो पाँच वर्ष अगाडिको कुरा अब म मैले दस वर्ष अगाडि गजलको कहरा यसरी गजल लेखिन्छ भनेर मैले सिकेको थिएँ मेरो कान्छो मामाबाट जसले मलाई गजलको कहरा सिकाउनु भएको ए हजुर बृहस्पति चापाङै हो उहाँको नाम उहाँले बिरस सानो भनेर लेख्नुहुन्थ्यो टाइटल लेख्दाखेरि उहाँबाट मैले कहरा सिकेको हुँ र उहाँको पनि गुरु डिल्लीराम चापाङै हुनुहुन्छ ए हजुर तेर्थुममा टिचिङ गर्नुहुन्थ्यो अहिले त्यही झापा बिर्ताउडमा हुनुहुन्छ उहाँबाट हुँदै डिल्लीराम चापाङै बृहस्पति चापाङै हुँदै रहस्य विक्रम चिमरियासम्म गजलको त्यसरी आएको हो सिक्ने सिकाउने क्रम र गजलबाट अझै कखरा सिक्ने कुरो त्यो भयो र प्रभावित चाहिँ म भएँ त्यतिखेर दस वर्ष अगाडिदेखि नै म त्यतिखेर यो उज्यालो नाइन्टी नेटवर्कबाट बज्ने बुलबुल कार्यक्रमबाट हजुर हजुर उहाँ अच्युत घिमिरे दाईको आवाजमा गजल सुन्दा त्यहाँ त्यहाँबाट राम्रा राम्रा गजलहरू सुन्दाखेरि म त्यहाँबाट मलाई अझै प्रेरणा मिलेको हो गजल लेख्नका लागि त्यही कार्यक्रम सुनेरै मैले गजल लेख्न सिकेको हो भनेर भन्दा म भन्दाखेरि अहिले खुसी छु मुक्तकहरू पनि लेख्नुहुन्थ्यो है तपाईँले मुक्तक मालामा मुक्तक पठाउनु भएको मलाई अहिले पनि याद छ हाम्रो रेडियो भिजनको कार्यक्रममा मुक्तकहरू <laughs> लेख्थेँ अब अहिले तत्काल चाहिँ छैन मसँग सुनाउनका लागि मलाई याद छ मुक्तकहरू लेख्थेँ म छिटपुट लेख्थेँ थोरै थोरै लेखेको छु मैले हामी कार्यक्रममा अन्तिम एउटा गजल सुन्नेछौँ तपाईँको त्यसपछि भने हामी कार्यक्रमबाट बिदा हुनेछौँ एउटा गजल सुनौँ रहस्यजी हुन्छ म अन्तिम गजल सुनाउँछु यो कार्यक्रम बसाइको केही क्षण रोला खेलौना उपहार नपाए केही क्षण रोला खेलौना उपहार नपाए जीवनभर रुन्छ बालक संस्कार नपाए जीवनभर रुन्छ बालक संस्कार नपाए केही क्षण रोला खेलौना उपहार नपाए खाली हात लड्ने प्रस्ताव गर्यो शत्रुले खाली हात लड्ने प्रस्ताव गर्यो शत्रुले खाली हात लड्ने प्रस्ताव गर्यो शत्रुले लक्षुबाको आशीर्वाद हतियार नपाए बाको आशीर्वाद हतियार नपाए जीवनभर रुन्छ बालक संस्कार नपाए यस्तो विज्ञप्ति आयो डुब्ने बग्ने तर्नेको यस्तो विज्ञप्ति आयो डुब्ने बग्ने तर्नेको यस्तो विज्ञप्ति आयो डुब्ने बग्ने तर्नेको पौडिन सिक्छ मान्छेले जङ्घार नपाए पौडिन सिक्छ मान्छेले जङ्घार नपाए जीवनभर रुन्छ बालक संस्कार नपाए अनुहारमा छापिन्छन् अचेल खबरहरू अनुहारमा छापिन्छन् अचेल खबरहरू अनुहारमा छापिन्छन् अचेल खबरहरू ऐना पढ्ने गर्दछु म अखबार नपाए ऐना पढ्ने गर्दछु म अखबार नपाए जीवनभर रुन्छ बालक संस्कार नपाए गजलको अन्तिम शेर रहस्य र खानी खोतल्नु उस्तै कुरो हो रहस्य र खानी खोतल्नु उस्तै कुरो हो रहस्य र खानी खोतल्नु उस्तै कुरो हो हिरा पनि कहाँ पाइन्छ अँगार नपाए हिरा पनि कहाँ पाइन्छ अँगार नपाए केही क्षण रोला खेलाउन उपहार नपाए जीवनभर रुन्छ बालक संस्कार नपाए धन्यवाद बडो गजब बडो मिठो रहस्य कार्यक्रम भिजन भेटमा तपाईँले यो विशेष समय दिनुभयो तपाईँको साहित्य लेखनको यात्रा अझ सुगम बनोस् अझ फराकिलो बनोस् विशाल बनोस् हाम्रो धेरै धेरै शुभकामना तपाईँलाई अन्त्यमा जाँदा जाँदै छुट्दा छुट्दै के भन्न चाहनुहुन्छ कार्यक्रममा आएर यसरी गजल सुनाउने मौका दिनुभयो यसका लागि म तपाईँप्रति धेरै कृतज्ञ छु र भिजन भेट कार्यक्रम परिवारलाई सधन्यवाद ज्ञापन गर्दछु र तपाईँलाई पनि धेरै धेरै धन्यवाद कार्यक्रममा आएर यसरी गजल आफ्ना गजलहरू सुनाउने मौका दिनुभयो यसका लागि म तपाईँप्रति धेरै आभारी छु धन्यवाद धेरै धेरै धन्यवाद उहाँ हुनुहुन्थ्यो श्रोता रहस्य विक्रम सिमरियाजी आजको कार्यक्रममा उहाँको गजलको आनन्द हामीले लियौँ कार्यक्रम भिजन भेट सुन्दै जाँदा तपाईँलाई कुनै पनि सल्लाह सुझाव प्रतिक्रिया बाँड्न मन छ भने शून्य तेइस पाँच पैँतालिस पाँच सय चौधमा तपाईँले सोझी सम्पर्क गर्न सक्नुहुन्छ भिजन भेट कार्यक्रम तपाईँले हरेक मङ्गलबार नौ बजेको समाचार पश्चात दस बजीसम्म सुन्न भ्याउनु भएन छुटाउनु भयो भने Chisapani Nepal dot blogspot dot com visit गरेर अनि त्यस्तै गरेर मोबाइलको प्ले स्टोरमा गएर नेपाली अडियो बुक डाउनलोड गरेर त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ यो समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि संयोजनको निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद कार्यक्रम भिजन भेटबाट आजलाई भने म मदन भण्डारी बिदा चाहन्छु नमस्कार शुभरात्रि